मागमा कति लचक हुन सकिन्छ भन्ने विषय पनि आजको बैठकमा छलफल हुनेछ नेकपा माओवादीले यो सरकार विघटन गरी गोलमेच सम्मेलनबाट संविधान जारी गर्नुपर्ने माग गर्दै आएको छ भारत भ्रमणमा रहनुभएका एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आज स्वदेश फर्काउँदै हुनुहुन्छ गत बुधबार भारत जानुभएका उहाँ आज सभा तीन बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ काठमाडौँ फर्कनु अघि नेता नेपालले दिल्लीमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री कंग्रेस आएकी नेत्री लगायत भारतीय अधिकारी र राजनैतिक दलका नेताहरूसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको थियो भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा नेता नेपाल महासचिव ईश्वर पोखरेल विदेश विभाग सदस्य राजन भट्टराईसहित पाँच दिने भ्रमणमा जानुभएको थियो भारतले पालैपालो नेपाली नेताहरूलाई बोलाएर भेट गर्ने क्रममा यसअघि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले भारत भ्रमण गरिसक्नु भएको छ साताव्यापी चीन भ्रमण पूरा गरेर नेपाली सेनाका प्रधान सेनापति गौरव शमशेर जबरा आज स्वदेश फर्काउँदै हुनुहुन्छ उहाँ दिउँसो साढे एक बजे थाइयरको विमानबाट बैङ्कक हुँदै नेपाल फर्किने नेपाली सेनाले जनाएको छ चिनिया जनमुक्ति सेनाका chief of general staff Fang Feng हुईले हुईको निमन्त्रणामा प्रधान सेनापति जबरा पाँच सदस्य टोलीको नेतृत्व गर्दै एसाउन चार गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो भ्रमणका क्रममा उहाँले चिनिया जनमुक्ति सेनाका प्रमुख फाङ वायुसेनाका प्रमुख क्यु लिङसँग भेटवार्ता गर्नुभएको थियो प्रधान सेनापतिको भ्रमणको क्रममा चिनिया सेनाले नेपाली सेनालाई उपलब्ध गराउने सहयोग अन्तर्गत विपद व्यवस्थापनका समयमा प्रयोग हुने घुम्ती अस्पताल सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो चुनावमा देशव्यापी अभियान चलाउने नीति अनुसार नेपाली कंग्रेसले प्रशिक्षक प्रशिक्षण जारी राखेको छ कंग्रेस केन्द्रीय समिति नीति तथा प्रशिक्षण प्रतिष्ठानले हिजोदेखि शुरू गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज पनि जारी रहने भएको हो हिजो उद्घाटन कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले चुनावमा कंग्रेसलाई पहिलो बनाउने गरी अभियान चाल्ने बताएका थिए पचहत्तर जिल्लाका दुई सय चालिस निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति तथा कार्यक्रमका बारेमा सुसूचित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको कङ्ग्रेसले जनाएको छ भोलिसम्म चल्ने प्रशिक्षणमा समसामयिक राजनैतिक सवालहरूमा नेपाली कङ्ग्रेसको दृष्टिकोण कङ्ग्रेस र अरू बीचको भिन्नता तथा भावी निर्वाचनको तयारी र नयाँ संविधानको विषयवस्तुबारे पनि सहभागीहरूलाई प्रशिक्षण दिने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो प्रशिक्षक प्रशिक्षण सकिएपछि तीन जना गाउँ गाउँमा खटिनेछन् स्वच्छ व्यवसायलाई बढावा दिने उद्देश्यले निजी क्षेत्रको प्रयासमा व्यावसायिक आचार संहिता आउने भएको छ राष्ट्रिय व्यवसायिक पहल एनबिआईले तयार पारेको साझा आचार संहिता आज सार्वजनिक गर्न लागि हो आचार संहितामा सरकारले निर्धारण गरेको कर तिर्ने उद्योग व्यवसाय दर्ता वातावरणमा ध्यान दिने उपभोक्ताप्रति जिम्मेवार हुने असल श्रम सम्बन्ध राख्ने भ्रष्टाचार अन्त्य गर्ने लगायतका प्रतिबद्धता समेटिएको छ आचार संहितामा नेपाल उद्योग वाणिज्य महासंघ Nepal chambers of commerce hotel association Nepal Nepal घरेलु तथा साना उद्योग महासंघ लगायतका संघ संस्थाले समर्थन जनाएका छन् आचार संहिता कार्यान्वयनका लागि उद्योग व्यवसायको अध्ययन गरी आधार सर्वेक्षण पनि तयार पारेको एनबीआईका महासचिव सुरेन्द्रवीर मालाकारले बताउनुभयो यसमा सरकार राजनैतिक दलको समेत सहयोग आवश्यक पर्ने मालाकारले बताउनुभयो राजनैतिक दलबाट हुने चन्दा संकलन र बन्द हडताल जस्ता कार्यक्रम रोकिएमा असल व्यावसायिक पर्या अभ्यास कार्यान्वयनमा आउन सक्ने निजी क्षेत्रको विश्वास छ गुण्डा नायकीका रूपमा परिचित दिनेश अधिकारी चरीलाई पक्रेको भन्दै नेकपा एमाले गरेको धादिङ बन्दका कारण जनजीवन कष्टकर बनेको छ आज बिहानदेखि एमाले कार्यकर्ताले पृथ्वी राजमार्गका विभिन्न ठाउँ र सदरमुकाम धादिङ बेसीमा प्रदर्शन गरेर गाडी चल्न रोक लगाएपछि यात्रु अलपत्र परेका छन् धादिङका मुख्य बजार र शिक्षण संस्था पनि बन्द भएका छन् चरी नेकपा एमालेसँग आबद्ध छन् अवैध हतियारमा संलग्नता र गाडीले ठक्कर दिएको अभियोगमा बयानका लागि चरीलाई हिजो हनुमान ढोका प्रहरीले पक्राउ गरेको थियो विश्व हेपाटाइटिस दिवस यो हेपाटाइटिस हो यसलाई बुझौँ र यसको सामना गरौँ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ हेपाटाइटिस बी भाइरस पत्ता लगाउने वैज्ञानिक बरुच स्यामुयल ब्लुमबर्गको जन्मदिनको अवसर पारेर हरेक वर्ष जुलाई अठाइस तारिकमा हेपाटाइटिस जीवाणु र यसका कारण हुने रोगबाट यसका कारण हुने रोगबारे जनचेतना जगाउने देशले दिवस मनाउने गरिएको छ हेपाटाइटिस भाइरस कलेजोमा संक्रमण गर्ने भाइरस हो hepatitis A B C D र ईले e कलेजोमा रहेका कोषहरूलाई नष्ट गरेर गम्भीर र दीर्घकालीन संक्रमण गर्ने गर्दछ जसका कारण लिभर सिरोसिस र कलेजोको क्यान्सर हुने गर्छ विश्व स्वास्थ्य संगठनका अनुसार झण्डै चौबिस करोड मानिस हेपाटाइटिस बी र पन्ध्र करोड मानिस हेपाटाइटिस सीको दीर्घकालीन संक्रमणबाट ग्रसित छन् झण्डै दस लाख मानिसले हरेक वर्ष हेपाटाइटिसका कारण ज्यान गुमाउने गरेका छन् दीर्घकालीन संक्रमणमा रहेकाहरू आफूसँग भाइरस छ भन्ने कुराबारे जानकार नहुँदा उनीहरू गम्भीर र दीर्घकालीन कलेजो रोगको जोखिममा रहेका र नजानेरै उनीहरूले भाइरस अरूमा सार्ने गरेका विश्व स्वास्थ्य संगठनले जनाएको छ धेरै मानिसहरूमा कुनै समस्या नदेखिने भएकाले मौन महामारीमा महामारीको रूपमा बढ्दै गएको भन्दै संगठनले यसको जोखिमबारे सचेतना फैलाउनु अत्यावश्यक रहेकोमा जोड दिएको छ हेपाटाइटिस ए र ई e, फोहोर पानी र खानेकुराको माध्यमबाट सर्ने र विशेष परिस्थिति बाहेक आफै निको हुने चिकित्सकहरूले बताएका छन् हेपाटाइटिस बी सी र डीको संक्रमणका कारण भने दीर्घकालीन समस्या हुने गरेको छ हेपाटाइटिस बी र सीको सङ्क्रमण सङ्क्रमित व्यक्तिको र्याल रगत जस्ता शरीरमा हुने तरल पदार्थको सम्पर्कबाट तथा सङ्क्रमित महिलाबाट जन्मने सन्तानमा सर्ने गरेको छ यसको सङ्क्रमणबाट जन्डिस पेट दुख्ने गाडा रङको पिसाब बान्ता हुने जस्ता समस्या देखिने गरेको छ यसको जोखिमबाट बस्नका लागि यस वृद्धको खोप लगाउन संक्रमित व्यक्तिको सम्पर्कबाट जोगिन र थाहा पाउने बित्तिकै उपचार थाल्न चिकित्सकले सुझाव दिएका छन् अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ दलका नेताहरूको पालै पालो भ्रमणका लागि विदेशी नै प्रवृत्तिलाई तपाईँ के भन्नुहुन्छ ए द्विपक्षीय हितका लागि बी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 आक्रमण गरेको बताउनु भएको छ बेनगाजीका सुरक्षा प्रवक्ताले भाग्ने मध्ये केही कैदीलाई नियन्त्रणमा लिएको बताए पनि संख्या भने खुल्न सकेको छैन खेल समाचार राजधानीमा जारी साफ अन्डर सिक्सटिन च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा आज भारत र अफगानिस्तान भिड्दैछन् खेल अपराह चार बजे लगन खेल स्थित आर्मी खेल मैदानमा हुनेछ आजको खेलमा दुवै टिम फाइनल प्रवेश गर्ने योजनाका साथ मैदान उत्रदैछ आजको विजेता टिमसँग नेपाल फाइनलमा भिड्नेछ यसअघि हिजो भएको पहिलो सेमी फाइनल खेलमा नेपालले बंगलादेशलाई पाँच एक गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो उता वेस्ट इन्डिज विरुद्धको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पाकिस्तान दुई विकेटले विजयी भएको छ टोलीमा डेब्यू गरेका दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि पाहुना टोली विजयी भएको हो ट्वेन्टी ट्वेन्टीमा डेब्यू गरेका जुल्फिकर बबारले चार ओभर बलिङ गर्दै तेइस रन खर्चेर तीन विकेट लिए त्यस्तै उमर अमिनले चौतिस बल ब्याटिङ गर्दा नौ चौकाको मदतले टिमका लागि सर्वाधिक सत्तालिस रन जोडेका थिए पाकिस्तानी कप्तान मोहम्मद हाफिजले डेब्यू गरेका दुई खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण खेल जितेको प्रतिक्रिया दिएका छन् वेस्ट इन्डिजले दिएको एक रनको लक्ष्य पाकिस्तानले आठ विकेट गुमाएर भेटाएको थियो वेस्ट इन्डिजले किरण पोलाडको नट आउट उनपचास डरेन सामीको तीस डोन ब्राब्रो र मार्लोन स्यामुल्सको पच्चिस पच्चिस रनको मदतले निर्धार भारत विश्वभरमा सात विकेट गुमाएर एक सय बाहन्न रन जोडेको थियो जवाफी ब्याटिङ थालेको पाकिस्तानका लागि अमेलले सर्वाधिक सत्तालिस साइद अफरिदीले छयालिस मोहम्मद हाफिजले तेह्र रन जुल्फिकर बबारले नटार तेह्र रन र हमाद अजमलले दस रन जोडे सायद Afridi man of the match घोषित भए उनले पनि टोलीका नयाँ सदस्यको प्रशंसा गरेका छन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दै भारत भ्रमणमा रहनुभएका एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आज स्वदेश फर्कने विश्व हेपाटाइटिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै हेपाटाइटिसका कारण हरेक वर्ष दस लाख मानिसको मृत्यु हुने लेबियामा झण्डै बाह्र सय कैदी जेलबाट फरार भाग्ने मध्ये केही कैदी नियन्त्रणमा र साफ अन्डर सिक्सटिन च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा आज भारत र अफगानिस्तान भिड्दै वेस्ट इन्डिज विरुद्धको पहिलो टी क्रिकेटमा पाकिस्तान दुई विकेटले विजयी हवस्त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज बिदा भई नमस्कार अर्पण समाचारको साथमा एटिच्युड multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरहने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध